विकासको लागि सुदूरपश्चिम सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री दाहालको भनाई संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने जिकिर प्रधानमन्त्री विरूद्ध प्रदर्शन गर्ने एमाले सहित नेता कार्यकर्तामाथि लाठी प्रहार प्रहरीको दमनका विरूद्ध आज कैलाली बन्दको आह्वान प्रधानमन्त्री दाहालले आज चमेलिया जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाको अवस्था कार्य प्रगति र समस्याको बारेमा जानकारी लिने र समुदाय कर्मीहरूले पाँच महिनादेखि नपाएको तलब एक हप्ताभित्रै पाउने दार्जुला सन् दुई हजार सोह्रभित्र खुला दिशामुक्त नहुने निश्चित प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासको लागि सुदूरपश्चिम सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ दिगो शान्तिका लागि आर्थिक समृद्धि भन्ने नाराका साथ हिजोबाट धनगढ़ीमा शुरू भएको सुदूरपश्चिम महोत्सव दुई हजार त्रिहत्तरको उद्घाटन गर्दै उहाँले सुदूरपश्चिमको विकास नभएसम्म समृद्ध नयाँ नेपाल सम्भव नहुने बताउनु भएको छ सुदूरपश्चिमको विकासलाई विकासका लागि सरकारका महत्वाकांक्षी योजना समेत उहाँले सार्वजनिक गर्नु भएको छ प्रधानमन्त्री दाहालले भारत जोड्ने गौरी नाका कञ्चनपुरको सुक्खा बन्दरगाह खुटिया दिपाल फास्ट ट्र्याक हुँदै चीन जोड्ने ताकलाकोट नाका सञ्चालनका लागि अहिले सरकारले काम गरिरहेको धारणा व्यक्त गर्नुभयो गौरी नाकाको स्तरोन्नतिको लागि आफूले भारत भ्रमणका बेला समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरिसकेको स्तरोन्नतिको काम छिट्टै अघि बढ़ने विश्वास व्यक्त गर्नुभयो महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघले प्रधानमन्त्रीलाई सोह्र बुधे माग पेश गरेको छ प्रधानमन्त्री दाहालले सुदूरपश्चिमको विकासको एजेण्डालाई लिएर पेश भएको सोह्र माग पूरा गर्नका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यो माग समेट्ने बताउनु भएको छ उहाँले विगतमा आफू यहाँ महोत्सवको उद्घाटन गर्न आउँदा एक्काइस सूत्रीय माग पेश भएको स्मरण गर्दै हाल पाँचवटा माग पूरा भएकोमा खुशी व्यक्त गर्नु भएको छ दाहालले नयाँ नेपालको विकास सुदूरपश्चिम र कर्णाली क्षेत्रबाट हुनुपर्ने मान्यताका साथ आफूले सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको बताउनु भएको छ महोत्सव उद्घाटनको अवसरमा सुदूरपश्चिमवासीको तर्फबाट कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले सोह्र सूत्रीय माग प्रधानमन्त्री दाहाललाई बुझाउनु भएको थियो साथै प्रधानमन्त्री दाहाललाई सोह्र किलोको फूलको माला पनि लगाइएको थियो त्यस्तै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव फिर्ता नहुने प्रश्न पार्नु भएको छ संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन बरु संसदीय प्रक्रिया भित्रै रहेर परिमार्जन हुन सक्छ उहाँले भन्नुभयो प्रमुख प्रतिपक्षी नेकपा एमाले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दा फिर्ता गर्न दबाव दिँदै आएका बेला प्रधानमन्त्रीले फिर्ता गर्न नसकिने बताउनु भएको छ प्रहरी नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी सहित पार्टीका नेताहरूमाथि लाठीचार्ज गरेको छ सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरूद्ध प्रधानमन्त्री धनगढ़ी आउने दिन हिजो धनगढ़ी विरोध प्रदर्शन गरिरहेका बेला अध्यक्ष सोडारी सहित एक्काइसजनालाई घाइते बनाएको नेकपा एमाले कैलालीका सचिवालय सदस्य विमल जोशीले जानकारी दिनुभएको छ अध्यक्ष सहित सचिव रणबहादुर चन्द यज्ञराज बास्तोला मदन रेग्मी प्रेम महरा लगायतलाई घाइते बनाएको सचिवालय सदस्य जोशीले जानकारी दिनुभएको छ सुदूरपश्चिम महोत्सवमा आसन ग्रहण बोलाइरहेको बेला अध्यक्षमाथि लाठी प्रहार भएको सचिवालय सदस्य विमल जोशीले जानकारी दिएका छन् प्रहरी भ्यानमाथि चलाइसकेपछि पनि अध्यक्ष सोडारी र यज्ञराज बास्तोलालाई लाठी प्रहार गरेको थियो यस्तै पक्राउ गरिएका एमाले र राष्ट्रिय जनमोर्चाका एकचालिस जना नेता कार्यकर्तालाई छोडिएको छ झडपपछि प्रहरले एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी पूर्व सभासद चुन कुमारी चौधरी युवा संघ नेपालका कैलाली अध्यक्ष मदन रेग्मी सुबिउ कैलालीका अध्यक्ष चुडामणि भट्ट जनमोर्चाका हुकुम साउन लगायतलाई पक्राउ गरेको थियो प्रहरीको दमनका विरूद्ध आज कैलाली बन्द गरिएको नेकपा एमाले कैलालीले जनाएको छ संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावका विरूद्धमा हिजो धनगढ़ीमा नेकपा एमाले लगायतका राजनीतिक दलहरूले आयोजना गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा हस्तक्षेप गरेको भन्दै नेकपा एमाले केन्द्रीय प्रचार विभागले विज्ञप्ति मार्फत आपत्ति जनाएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलामा निर्माणाधीन चमनी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुहुने भएको छ आज बिहान आठ बजे आयोजना निरीक्षणको लागि प्रधानमन्त्री दाहाल दार्चुला पुग्ने जनाइएको छ जिल्लाको शिखर गाविसमा निर्माणाधीन तीस मेगावाट क्षमताको चमेलीय जलविद्युत आयोजनाको निरीक्षण भ्रमणका लागि प्रधानमन्त्री दाहाल दार्चुला जान लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ निर्माणाधीन चमेलीय जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको बेला दाहाल अनुगमन निरीक्षणमा जान लागेका हुन् सुदूरपश्चिमको गौरवको योजनाको रूपमा निर्माणाधीन चमेलीय जलविद्युतको अवस्था कार्य प्रगति र समस्याको बारेमा स्थलगत निरीक्षण गर्ने उद्देश्यले प्रचण्ड आयोजना स्थलमै जान लागेको प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्माले जानकारी दिनुभएको छ अहिलेलाई उहाँले दार्चुलाको शिखरमा निर्माणाधीन चमले जलविद्युत आयोजनाको मात्र निरीक्षण गरी फर्कने कार्यक्रम तय भएको उहाँले बताउनु भएको छ सुदूरपश्चिमको गौरवको योजनाको अनुगुण निर्माणाधीन चमले जलविद्युतको अवस्था कार्य प्रगति र समस्याको बारेमा स्थलगत निरीक्षण गर्ने बताइएको छ चमेलिया जलविद्युत आयोजनामा प्रधानमन्त्री प्रचण्ड आउने भएपछि आयोजनाले आवश्यक तयारी थालेको छ एक घण्टाको समयमा आयोजनाको सोरूम पावर हाउस लगायतका ठाउँ देखाउने गरी कार्यक्रम तय भइसकेको आयोजना प्रमुख प्रमुख अजय कुमार दाहालले जानकारी दिनुभएको छ निर्माणाधीन साँगुडिएको कुल आठ सय बयालिस मिटर सुरुङ मध्ये छ सय छप्पन्न मिटर खुलाइसकेको अवस्थामा आयोजना रोकिएको थियो दाहालका अनुसार अहिले खुलाउन बाँकी रहेको मध्ये पञ्चासी मिटर सुरुङ खुलाइसकिएको छ साँगुरिएको सुरुङ खुलाउने सहमति सिभिल तर्फको निर्माण आउँदो वर्षको असोजको दोस्रो सभाभित्र सक्ने लक्ष्य राखिएको छ ऊर्जा मन्त्री जनार्दन शर्माको निर्देशनपछि आयोजनाका ठेकेदारले असोजको दोस्रो सभाबाट साँगुरिएको सुरुङ खुलाउन शुरू गरेको हो आयोजनाको ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनीज सीजीजीसीले साँगुरिएको सुरुङ खुलाउन तीनतिरबाट काम गरिरहेको छ सम्पूर्ण निर्माण आउँदो वर्षकै पुसको दोस्रो सतासम्म सकेर विद्युत उत्पादन शुरू गर्ने तालिका सरकारमा तीव्रता दिएको आयोजना प्रमुख दाहालले बताउनु भएको छ लामो समयदेखि तलब नपाएको भन्दै गुनासो गर्दै आएका डडेलधुवाका सामुदायिक अनमीहरूले एक हप्ताभित्रै तलब पाउने भएका छन् गत आर्थिक वर्षको अन्तिम महिनाको तलब पाँच महिनासम्म पनि नपाएको भन्दै पटक पटक जिल्ला स्वास्थ्य कार्यालयसँग गुनासो गरिरहेका अनमीहरूले एक हप्ताभित्र पारिश्रमिक पाउने कार्यालयले जनाएको छ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वृष बहादुर साईले लामो समय रोकिएको तलब हप्ता दिनभित्र उपलब्ध गराइन लागेको जानकारी दिएका छन् उनले पारिश्रमिक पाउन बाँकी रहेका साठीजना अनमीहरूलाई केही दिनमै तलब उपलब्ध गराइने जानकारी दिएका छन् युनिसेफको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय मार्फत जिल्लामा सञ्चालन गरिएको सामुदायिक अनमी कार्यक्रममा काम गरेका अनमीहरूले गएको असार महिनाको तलब अझै पाएका छैनन् जिल्लामा सञ्चालित सामुदायिक अनमी कार्यक्रम अन्तर्गत साठीजना सामुदायिक अनमीहरूले जिल्लाका दुईवटै नगरपालिका र अठारवटै गाविसमा विभिन्न स्वास्थ्य सेवा प्रदान गर्न सघाएका थिए दात्री निकायबाट दशैंपछि मात्रै तलब निकासा भएको र सम्बन्धित फाँटका कर्मचारी तालिमका लागि बाहिर गएको अवस्थामा तलब भुक्तानी गर्न नसकेको प्रमुख साईले बताएका छन् अहिले कर्मचारी कार्यालयमा आइसकेको हुँदा अब कुनै समस्या नहुने उनले बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ दार्चुला जिल्ला सन् दुई हजार सोह्रभित्र खुल्ला दिशामुक्त नहुने भएको छ दार्चुला जिल्लालाई सन् दुई हजार सोह्रभित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिसक्ने जिल्लाको सरसफाई योजना प्रभावित भएको छ दार्चुला जिल्लालाई सन् दुई हजार सोह्रभित्र खुल्ला दिशामुक्त घोषणा गरिसक्ने सरोकारवालाको रणनीतिक योजना अपी नगरपालिकाले प्रभावित गरेको हो अपी नगरपालिका सत्र मध्ये अझै सातवटा खुल्ला दिशामुक्त नहुँदा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न नसकिने जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिले निर्णय गरेको छ आगामी फागुन मसान्त भित्र जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको छ बाजरामा पहिलो पटक विशेषज्ञ सेवा शुरू भएको छ एमडीजीपी डाक्टर दुर्गाराज महर्जन बाजरा पुगेपछि विशेषज्ञ सेवा शुरू भएको हो जिल्ला अस्पताल बाजरामा उनीसँगै अन्य चारजना मेडिकल अफिसर पनि कार्यरत रहेका छन् डाक्टर मोहननाथ डाक्टर टीका राई डाक्टर बुद्धे खडाइन र डाक्टर रोहित गिरी कार्यरत रहेका छन् स्वास्थ्य मन्त्रालयमा हरेक जिल्लामा विशेषज्ञ सेवा गर्ने शुरू गर्ने नीति लिइएको छ नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा माओवादी डोटीले आफ्नो पार्टी अधिवेशनका लागि भन्दै चन्दा संकलन गर्न थालेको छ आगामी पुष दुई गते दिपायल सिलगढ़ीमा हुने नगर अधिवेशन तथा सत्ताइस अठाइस र उन्तिस गति जिल्लामा हुने जिल्ला अधिवेशनका लागि भन्दै उनीहरूले स्थानीय व्यापारी व्यापारीसँग चन्दा संकलन गर्न थालेका हुन् जिल्ला अधिवेशनको कार्यक्रम हुँदा डोटीमा अन्य पार्टीले पनि आर्थिक सहयोग माग्ने गरेकाले आफूहरूले पनि आर्थिक सहयोग मागेको पार्टीका जिल्ला अध्यक्ष विवेक कुमारले दावी गर्नुभयो भएको छ चन्दा आतंक गरेका छैनौ आर्थिक सहयोग गरिदिन पर्यो भनेर पत्र पठाएका हौ सबै दलले पत्र पठाउँछन् हामीले पठाए कि जगन्य अपराध भो र उहाँले भन्नुभयो नेकपा माओवादी पार्टीले यहाँका सरकारी कार्यालयमा पनि आर्थिक सहयोगका लागि पत्राचार गर्ने योजना बनाएको बताइएको छ आर्थिक सहयोग माग्दै पत्राचार गरेको भन्दै त्यहाँका स्थानीय व्यापारी रुष्ट भएका छन् व्यापार सुन्नेछ चन्दा देऊ भनेर पत्र पठाउँछन् घरबारी बेचेर दिनु चन्दा एक व्यापारीले गुनासो गर्नुभयो बैतडीको भूमिराज गाविसमा रहेको भूमिराज माध्यमिक विद्यालय कफल ढुङ्गामा विद्यार्थीमा अनौठो किसिमको समस्या देखा परेकाले विद्यालय बन्द गरिएको छ विद्यार्थी छटपटाउने रोनी कराउने हातखुट्टा सुनिने जस्ता लक्षण देखा पर्नासाथ बेहोस हुने गरेकाले विद्यार्थी डराएका छन् पहिले एक दुईजनालाई मात्र यस्तो भए पनि अहिले धेरै विद्यार्थीमा यस्तो समस्या देखिएकाले विद्यार्थी विद्यालय आउनै सारेको प्रधान गणेश दत्त पन्तले जानकारी दिनुभएको छ बुधबार मात्रै कक्षा दसका दुईजना छात्र मन्जु खडायत र मन्जु धानुकलाई धनगढ़ी रेफर गरिएको उहाँले बताउनु भएको छ यस्तो लक्षण आठजना विद्यार्थीमा देखा परिसकेकाले विद्यार्थी डराउँदा विद्यालय बन्द गर्नुपर्ने समस्या भएको उहाँले बताउनु भएको छ यस्तो रोग कक्षा छ आठ नौ र दश कक्षाका छात्र छात्राहरूमा बढ़ी हुने गरेको उहाँले बताउनु भएको छ अज्ञात समूहले सोमबार राति बैतडीको महाकाली गाविस भवन तोडफोड़ गरेका छन् राति करिब दस बजेको समयमा आएका अज्ञात व्यक्तिहरूले गाविसको तीनवटा कोठाको ताला तोडेर भित्र रहेको कागजात फाल्नुका साथै राजस्व उठेको सात सय नगद समेत लगेका छन् गाविस भित्र रहेका दराज कुर्सी र टेबलहरू समेत तोडफोड़ गरेको महाकाली प्रहरी चौकीका इन्चार्ज अशय देवबहादुर देवालले बताएका छन् उहाँका अनुसार अज्ञात समूहले गाविस भवन र सोही गाविसको ओड नम्बर दुई बास्कोमा रहेको स्थानीय कलसराम लुहारको खुद्रा पसल तोडफोड़ गरी सामान चोरी गरेका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित तीनवटा घटना तथा दुर्घटनाहरू भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो बिहान साढे दस बजीतिर कैलालीको दोदोदरा नौ बौनिया स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको से एक त अन्ठाउन्न शून्य नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट गइरहेको से चारपा सतहत्तर तेत्तीस नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक घाइते भएका छन् मोटरसाइकल